तपाईँ सुन्दै हुनुहुन्छ नेपालका चर्चित युवा साहित्यकार सुबिन भट्टराईद्वारा लेखित समर लभको अपार सफलता पछिको साया लेखक सुबिन भट्टराईज्यूको लेखनबाट प्रभावित भएर उहाँको चर्चित उपन्यास सायालाई विश्वभरि नै गुन्जयमान बनाउन र उहाँकै प्रिय पाठकहरूको अनुरोधमा आवाजभरि प्रस्तुत गर्दैछौँ यो कुनै पनि व्यक्तिगत अनि व्यापारिक प्रयोगमा प्रयोजन नगरिएको र केवल सुबिन भट्टराईको शुभचिन्तकको रूपमा उहाँको आदर गर्दै उहाँको प्रतिभालाई विश्वकै पाठकहरूमाझ फैलाउन गरिएको सानो प्रयोग हो समरलभको अपार सफलतापछिको समरलभकै अर्को भागको सफल उपन्यास साया पढ्न नभुल्नुहोला ठ्याक्कै तिन बजे बज क्याफेको रुपटपमा पुगे पानी रोकिएको थिएन उस्तै गतिमा परिरहेको थियो जस्तो अघिल्लो दिन परेको थियो सिमसिमभन्दा अलिक सदन स्याहार रहेन छोटो दूरीमा हिँड्दा भिजाइहाल्ने किसिमको वर्षा थिएन रुपटपमा दुईवटा टेबल रिजर्भ थिए एउटामा चार पाँचजना केटा बियर पिइरहेका थिए अर्को त्योभन्दा धेरैवटा एउटी केटी एक्लै चुरोट पिइरहेकी थिए म ढक्क भए सायद त्यही हो मलाई देख्नासाथ ऊ परेबाट हाँसी बस्नुहोस् ठिक आफ्नो विपरीत दिशामा भएको कुर्सीमा बस्न अनुरोध गरे म बसेँ उसलाई निहाल्नमै क्रेन्दित थिए दुई वर्षदेखिको प्यास म तृप्त हुन चाहन्थेँ मलाई राखिरहेको थियो ऊ एकछिनसम्म केही नबोलोस् एकछिनसम्म वरपर दायाँ बायाँ कसैको केही हलचल या बाधा नहोस् म उसलाई निरन्तर निहाल्न चाहन्थेँ आँखाभरि पर्न चाहन्थेँ टिलपिल टिलपिल पोखुन्जेलसम्म छचल्कियोस् मेरो आँखामा जसरी छचल्किन्छ कसैको आँखामा असीमित खुसीले कुर्सीमा बस्नुसँगै एउटा कतोलताको अवसन भयो साया साक्य मेरो अघिल्तिर थिए म आफैलाई कसरी विश्वास दिलाउँ साया मरुन कलरको सिल्प्लेस र खैरो हाफ पाइटमा थिए उसको वेशभूषा हेर्दा लाग्थ्यो उसलाई पटक्कै जाडो भएको छैन एकनासले धुवा फालिरहेकी कपाल चाहिँ गर्दनसम्म मात्र झरेको दायाँ पाखुरामा एउटा अमूर्त ट्याटु खोपिएको थियो समग्रमा विशिष्ट राम्री यस्ती साया देखेर किन बुतुक्क नहोस् त अतित शर्मा किन यसरी नपछ्याओस् नर्वेसम्म किन नरोस् त उसलाई एकाएक घुमाउनु पर्दा Doi pari tim goman Rakna sak किन रुपटपमा कि यस्तो झरीमा सिलसिला मैले नै सुरु गरेँ यो प्रश्न आवश्यक र स्वाभाविक पनि थियो भले ऊ भिजिरहेकी अवस्थामा थिएन ठुलो छाताले टेबल र त्यस वरिपरिको सानो संसारलाई आवश्यक सुरक्षा प्रदान गरिरहेको थियो एकपटक वरपर निहालिसकेपछि थाहा पाएँ नसोधेकै भए पनि हुन्थ्यो कि सोधिसकेपछि यस्तो लाग्यो तर उसले पनि उत्तर नदिएकै भए हुन्थ्यो यसो हुन सकेन दि भने नर्वेमा उज्यालोको मुख नै ठिकसँग कहाँ देख्न पाइन्छ र काठमाडौँ बसुन्जेल त मर्नु पर्यो नि म हाँसेँ एउटा फर्मल हाँसो मन नलागे नलागे उसको कुरामा रुचि देखाइरहेको छु भन्ने आवाज दिलाउन के खानुहुन्छ उसले मेनु मतिर सारिदिए पसलतिर वेटर पनि ठिङ्ग उभिरहेको रहेछ केही खाइहालौँ जस्तो स्थिति थिएन नखाइ बस्न मनले मानेन कफी र चुरोट नै मगाएँ चुरोट चाहिँ दुईवटा ल्याउनुहोस् सायाले वेटरलाई भने एउटै चुरोट खाउन न आत्मीयता बढ्छ भन्न मन लागेको थियो तर भनिन आत्मीयता बढाउन मन थियो तर भन्न मन भएन होइन सकिन भन्ने कुरा पनि त थिएन मलाई कतिको खोज्नु भयो त एकछिनसम्म विद्यमान सन्नाटालाई उसले बिथोली हँ सन्नाटामा अभ्यस्त भइसकेको हुँदो उसको प्रश्नले तर्से अनि भने खोजी हराएको मान्छेको गरिन्छ लुकेको मान्छेको होइन यो मैले हाँस्दै भनेको थिएँ सिरियसली भनेको भए सायद रिसाउँथी भन् ठानेर के रे आँखी भाइ वात्तै मासतिर सारेर धेरै पहिलोदेखिको परिचितलाई चाहिँ भने यो आरो पोके व्यङ्ग्य जे सम्झिँदा कम रिसाउँछौ ऊ मुस्कुराई मलाई ऊ मुस्कुराएको साह्रै मन पर्यो बढी रिसाउन प्रतिबन्ध छ र मुस्कुराट कायम राख्दै भने तिम्रो पर्सनल रिस हो मैले भने मात्र अड्कलेर रिसाउन सक्छौ यति चाहिँ हो कि त्यो रिसले मलाई केही असर नगरोस् रिसको कारण तपाईँ बन्ने अनि रिसाउनु चाहिँ आफ्नै लागि यो कहाँको न्याय हो हरेक कुराको तर्क गर्थ्यो केही बेरको ऱ्यापिड फायर सम्वादपछि म पूर्ण पुरानै कुरामा गाँसिन चाहन्थेँ अनि भने तिमी मैले चाहेको बेलामा किन भेटिएनौ साया तपाईँलाई खोज्नै आउँदो रहेनछ उसो भए कसरी खोज्नु पर्थ्यो र त्यो त तपाईँको प्रतिबद्धता थियो नि मलाई किन सोध्नुहुन्छ बसिरहेको मेचमा अलिकति हलचल गरेर आफ्नो बसाइ मिलाउँदै गर्ने क्रममा पनि हेर्नुहोस् त प्रतिबद्धता तपाईँले गर्नुभएको थियो आफ्नो पुस्तकमा भेटाइदिएँ म आफै कति सजिलो बनाइदिएँ साँच्चै मेरो फोन नम्बर कसरी पायो जसरी तपाईँका अरू प्रशंसकहरूले पाएका छन् टेबलमा दुईवटा चुरोट पहिला मैले सल्काएँ अनि बलिरहेको सलाईको काँटी उसको मुख नजिकै लिएर चुरोट सल्काउनलाई सहयोग गरेँ पहिलो सरको लिएर धुवा हावामा फाले अनि त्यसपछि भने फोन नम्बर कसरी पाएँ त्यो महत्त्वपूर्ण कुरा होइन जसरी पाएँ बस पाएँ पाउनु नै एउटा उपलब्धि हो म चुपचाप उसलाई सुनिरहेको थिएँ नभन्ने कसम खाएकी छौ तपाईँले पनि आफ्नो अड्डा नछाड्ने कसम खानुभएको छ झन् अप्ठ्यारोमा नपार मलाई कम्पिटिसन गर्नु छैन सरेन्डर गर्नु भए सरेन्डर गऱ्यो भने भन्छौ मलाई बच्चा भन्ठान्नु भा मैले त्यो ठानेर होइन मैले त्यो बुझेँ तपाईँ सोधेर थाक्नुहोस् म जवाफ नदिएरै थाक्छु फुङ्ग धुवा उडाउँदै भने म तिम्रो अतीत हो र यसरी सताउँछौ म तपाईँको को थिएर तैपनि बेमान बनाइदिनु भयो कसरी साया बेमान्छे तपाईँकै पुस्तकमा त्यो दोष अतीतमाथि थुपार लेख्ने तपाईँ दोष चाहिँ अर्कालाई यो कहाँको न्याय हो अतीतले जे जति भन्थ्यो त्यही लेखे म के भन्छु त्यो कुर्न सक्नु भएन तिमीलाई खोजेकै थिएँ भेटाइन त म के गरौँ मैले त तपाईँलाई खोज्न चाहेको एकै दिनमा भेटेँ पुलिसमा जागिर किन खाइनौ त वाट तिमीले मलाई सजिलै भेटायो त्यसमा मेरो के दोष दोष कोही हराउनु या भेटाउनुमा छैन दोष तपाईँको एकतर्फी कथामा छ अब अर्कोतर्फ कथा बनाउन मद्दत गरिदिनु के तपाईँलाई लाग्दैन हामी त्यसैका लागि यहाँ छौँ बादल फाटेर मेरो अनुहारमा अलिक घाम लाग्यो तपाईँको पुस्तक नपढेर नै एडभान्समा प्रतिक्रिया पाइसकेको थिएँ कसरी मेरा साथी सर्कलले मसँग सोधे बेमान त बनाउनु भयो भयो बदनाम पनि गर्नुभयो ओठको लम्बाइ बढाइदिएँ खिचो हाँसो टाँसिदिएको थिएँ अलिक नखरा पार्दै बोल्न लागि हो जसले पनि सोध्थे सायाको हो तेरो कथा छापिया रहेछ के सबै कुरा साँचो हो त्यो अतीत भनेको को हो त्यसपछि के हुन्छ साथीहरूलाई थाहा थिएन र तिम्रो प्रेम कहानी सबैलाई किन थाहा दिनु हुँदा हुँदा फेसबुक नै डिएक्टिभेट गर्नु पर्यो गरेँ मलाई पढ्नु थियो तपाईँको किताब उस्तोमा सम्भव थिएन काठमाडौँ फिरेपछि पढ्छु भन्ने थियो केही दिन व्यस्त भएँ अस्ति पुस्तक किनेर लिएर आएँ पाँच घन्टामै सिद्धाइदिएँ तपाईँलाई भेट्ने इच्छा तीव्र भएर आयो फेसबुक एक्टिभेट गरेर सर्च गरेँ तपाईँका वाल सरसर्ती हेरेँ एक मनले लाग्यो फेसबुकमा एक म्यासेज पठाएर तपाईँको नम्बर किन नमागौँ तर म तपाईँलाई अचम्ममा पार्न चाहन्थेँ म पनि तासमा फरासको पत्ता सो गरे चाहिँ तपाईँको ढुकढुकी र कौतलता बढाउँदै तपाईँको अघिल्तिर प्रस्तुत हुन चाहन्थेँ बिहान फोन गर्दा मलाई तपाईँको दिमाग अझ चाट्न मन थियो तर खै किन हो सकेन बेस्वादको भएर होला म पनि किच गरिएँ पनि कम चाटेकी छु जस्तो लाग्छ तिमीलाई त्यो त केही पनि होइन उसले भने अझ किस्ता किस्तामा चाटेर पागल बनाउँछु भन्ने थियो तिमीले मलाई पागल बनाउनै पर्दैन थियो किन आँखी भाइ मुजा पार्दै सोधी म पहिले पहिलेबाट नै पागल छु हामी दुई हाँस्यौँ अब त भन नम्बर कसरी पायो उसले टेबलमा भएको पानीको गिलासबाट दुई घुटको पानी घुटुक्क निले अनि भने तपाईँको फेसबुक चियाउने बेलामा एउटा अर्को कुरा पत्ता लाग्यो के मुखले होइन आँखाले गरे यो प्रश्न तपाईँका र मेरा पाँचजना म्युचुअल फ्रेन्ड रहेछन् नि उसले भने सबैलाई सोधे एकजनासँग रहेछ उसले मलाई तुरुन्तै दिइहाल्यो अनि उनीहरूले चाहिँ कोट्याएनन् तिम्रो इतिहास दुईजनाले सोधे नम्बर पाउनासाथ फेरि फेसबुक डिएक्टिभेट पुस्तक त पढिछौ मैले भने तर मलाई लाग्दैन कि म तिमीबाट पुस्तकको प्रतिक्रिया ल्याउँ मलाई पनि लाग्दैन कि म पुस्तकको प्रतिक्रिया दिउँ यति बुझ्नुहोस् म तपाईँको नन फ्यान रिडर अर्को चुरोट सल्काई भने तपाईँका पाठकहरूले मलाई बाटामा भेट्यो भने छाड्दैनन् होला कि किन यो सोध्नु आवश्यक थियो त्यति निष्ठुरी बनाइदिनु भएको छ बिना कारण आफ्नो हस्बेन्डलाई धोका दिने उसले चुरोटको धुवा आकाशतिर फ्याँक्दै भने म फिस्सा हाँसेँ मात्र अलिअलि त रोमाञ्चिक डर पनि लागिरहेको थियो मेरा पाठकहरूको रिस मलाई पो पोख्ने होइन ऊ भन्न थाली तपाईँको फेसबुकको वालमा कसैले पनि मेरो बारेमा राम्रो लेखेको देखेन भनिसके त यो अतीतको कथा थियो एउटालाई माथि उकास्न अर्कालाई झार्नुपर्छ भन्ने छ र तिमी कहाँ झरेकी छौ र साया तपाईँका पाठकहरूले त झारे नि ऊ अलिक खड्किए त्यो सब अतीतप्रतिको सहानुभूति थियो लेखक पर्नुभयो पार्नुहोस् न मलाई आफ्ना शब्दको पासोमा व्यङ्ग्यले भरिएको आवाजका साथ भनिन् जसरी तर्क गरे पनि हुने है तपाईँले गल्ती स्वीकार्नुभन्दा तर्कले जित्नु राम्रो नि है कम्तीमा आफ्नो इगो त डाउन भएन मलाई लाज लाग्यो मेरो कुतर्क फजुलमा गए जस्तै लाग्यो त्यसैले केही बोलिनँ साया नै बोल्न लागि जे देखिन्छ त्यो कुरा मात्र सत्य हुँदैन तपाईँ अहिले यतिखेर मेरो अगाडिको भाग देखिरहनु भएको छ त्यसको माने तपाईँ मेरो ढाडको भागलाई इग्नोर गर्न पाउनुहुन्छ त मैले त्यो पाटोलाई इग्नोर गरेकै छैन नि सायको कडा आवाजको तुलनामा मैले अलि लुते पाराले बोलेँ यद्यपि मसँग यथेष्ट तर्कहरू थिए तर किन हो उसैलाई जित्न दिन मन लाग्यो तिमीलाई थाहा छैन साया धेरै छन् जसले तिम्रा पनि केही व्यवस्था होलान् भनी बुझेका छन् बरु अतीतलाई गाली गरेका छन् तिमीहरूको सम्बन्धले जुन रूप धारणा गर्यो त्यो सब अतीतमाथि दोषारोपण गरेका छन् अतीतलाई तल खसाल्दा ऊ आफै माथि उठेको आभास गरिन्छ क्यारे थप प्रतिवादन गर्न चाहिन बरु विषय परिवर्तन गर्दै भने तपाईँले आफ्नो पुस्तकको अन्त्यमा दुईवटा इच्छा राखेको देखेँ तीमध्ये एउटा चाहिँ म पुरा गर्न सक्छु म प्रश्नवाचक आँखाले उसलाई हेरिरहेको थिएँ मैले अन्त्यमा केही इच्छा राखेको थिएँ निकै बेरको मेहनतपछि सम्झे सोधे कुन चाहिँ इच्छा मेरो तर्फको कथा उसले भने तर अफसोस पुण्य कमाउने तपाईँको इच्छा मबाट पुरा हुन सक्दैन फेरि एकपटक प्रश्नवाचक आँखाले उसलाई निहारे छड्के हेराइले हेर्दै भने त्यसको उत्तर मेरो कथामा आउला श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ सुबिन भट्टराईको चर्चित नेपाली उपन्यास साया सायाको आजको भागसम्म हामीले साया र लेखक बीचको भेटवार्ता प्रस्तुत गरेका थियौँ भने अबको भाग उपरान्त हामी खोतल्दैछौँ सायाका व्यवस्थाका कथाहरू के कस्ता व्यवस्था र परिस्थिति आइपरे त सहायका लागि जसले साया र अतीतमा दरार आयो यो जान्नको लागि हामी साथ नै युट्युबमा रहनुहोला साहित्यिक वाचनमा सहायको साथमा अनि नयाँ भागको अपडेट जान्नको लागि युट्युबमा साहित्यिक वाचनलाई सब्सक्राइब गर्न नभुल्नुहोला अब लागौँ श्रोताहरू सहायका ती कथाहरूतर्फ பாத்தகரா ராத்துக்கு சை छँदैछ केही केही कुरा छन् जो साँच्चै अधुरा छन् या कोही पुरा हुने हैसियत राख्दैनन् ती सपना जस्तै अधुरा छन् सपना जस्तै मिठा सपना जस्तै तिता सपना जस्तै धमिरा अस्पष्ट कतै सरल पानी भई बगेका कतै मिलेका कतै भत्केका खै कस्ता कस्ता त्यसैले ती समग्रमा सपना जस्ता सबै प्रेम कहानी पुरा हुनैपर्छ भन्ने पनि त छैन सबै प्रेम कहानी दौड प्रतिस्पर्धा चाहिँ कुनै गन्तव्यमा पुगेर थानको लाग्नै पर्छ भन्ने पनि त छैन बाटोमा हिँड्दा हिँड्दै बाटोमै भेटिएर छुटिने यात्रु चाहिँ छ्याडबरलाई रोमाञ्चक बनाएर गुमनाम हुन्छन् प्राय सपना हो सपनाहरू आकारीन हुन्छन् तरल हुन्छन् जहाँ बस्यो त्यस्तै भनिदिन्छन् अनि त्यसैकै भनिदिन्छन् अतीत कुनै बेला मेरो वर्तमान थियो म त्यही वर्तमानको एक हिस्सा उसैको शरीरको कुनै अङ्ग लाग्थ्यो आफू कहिले टुक्रिन्न होला जस्तो म उसँग अलग्गिएर न ऊ पूर्ण हुन सक्थ्यो न म आफ्नो अस्तित्व कतै पहिलाउँदै हिँड्ने सामर्थ्य राख्न सक्थेँ म पनि उत्तिकै आसक्त थिएँ जति ऊ म प्रति थियो म पनि उत्तिकै प्रेम गर्थे जति ऊ मलाई गर्थ्यो Marco. समझना को प्रेममा विचलन आउँछन् स्वाभाविक नै हो तर जे जसरी आयो त्यो नआउनु पर्थ्यो जुन बेला आयो त्यो बेला नआउनु पर्थ्यो त्यो अवस्थाबाट गुज्रिसकेपछि चाहिँ नआउनु नै पर्थ्यो अझै पनि सम्झन्छु काठमाडौँमा बस्ने अन्तिम दिन थियो हाम्रो मलाई ओस्लो जानु थियो अति धनगढी जानेवाला थियो बिहानैदेखि धुम्बिएकी थिएँ चुहिन मन थियो निचुरिन मन थियो एकै थोपा बाँकी नरहने गरी मलाई खोक्रो हुन मन थियो साँच्चै कति तडपाउने चिज अघि प्रेम शरीरभरि छटपट्टि मात्र थियो त्यो दिन कहीँ मिल्काउनु जस्तो त्यो छटपट्टिलाई काटेर फ्याँक्नु पाए पनि हुन्थ्यो जस्तो केही चिजले मन शान्त भइरहेको थिएन प्रेम गर्न रसिलो भरिलो छाती हुनुभन्दा त खोस्टो हुनु बेस हामी केही अर्को व्यक्तिसितको आसक्तिलाई प्रेम भन्दै सर्पलाई दुध खुवाएर पाले चाहिँ छातीभरि पाल्छौँ पछि त्यसैले डसेपछि पछुत्तो मान्छौँ शरीरभरि बिच फैलन्छ छटपटाउँछौँ कति गाह्रो प्रेम गर्नलाई सानोतिनो छातीले हुँदो रहेछ त पहिलोचोटि मलाई लाग्यो बेकारमा प्रेम गरेछु बेकारमा अतीतको प्रस्ताव छु बेकारमा उसित नजिक भएछु बेकारमा सब भएछ सब बेकारमा मलाई एक एक चिजप्रति अफसोस लाग्न थाल्यो छातीभरि पहाडहरू बोकेर हिँडिरहेछु जस्तो लाग्यो ठुला ठुला चट्टान झुन्डाएर हिँडिरहे जस्तो किनकिन त्यो दिन निराशा नै निराशाले मलाई अठ्याइरहेको थियो म प्रताडित रहिरहेँ समयको निरङ्कुश प्रहारद्वारा मलाई बेसरी चिच्याउन मन थियो शरीरका सारा ऊर्जा नष्ट गर्दै त्यही ढल्न मन थियो कहिले नउठ्ने गरी छोडा

அகல்கின்றன तन्किसकेपछि चुडिनै पर्छ त्यो दिन चुडिनु नै थियो च्वाट्ट एउटा लामो सम्बन्ध जुन तन्किनसम्म तन्केको थियो अनेक लामो छोटो यात्राहरू पार गर्दै विभाजित हुँदो थियो अतीत मलाई पुर्याउन मेरो घरको गल्लीसम्म आउँदा म फतक्क गलिसकेको थिएँ त्यो केयर साया उसले मलाई अन्तिम पटक भनेको थियो ऊबाट छुटिएर जाँदा एक मनले लाग्यो ऊ मलाई रोकोस् भनोस् साया नजाऊ के उसका ओसिला आँखा देखेर म पग्लिन्नथे होला उसले मलाई रोकेको भए म जहाँ थिएँ त्यहीँ रोकिन्थे एक सेकेन्ड पनि विलम्ब नगरी सारा संसार बिर्सेर उसैसित उसको दुनियाँमा जान्थे पनि होला क्षणभरका लागि बुद्धिहीन भनिदिन्थे आखिर प्रेम बुद्धि हुनेले गर्ने चिज होइन रहेछ बुद्धि भए प्रेम नै गर्दिनथे होला गरे पनि सब कुरा सोचेर गर्थे अर्कैसँग गर्थे आमा बाबुलाई पनि चित्त बुझाउने गरी गर्थे टियुसिडिएस टपर साया साक्य सबैको हायाई साया प्रेममा नराम्ररी पराजित हुँदै थिए कमजोर हुँदै थिए आफ्नै खिल्ली उडाउन मन लाग्यो एकपटक सब ढोङ बकवास लाग्यो अर्थहीन लागे सब सिस्टमहरू मलाई कतैको टपर भएर खुसी हुनु थिएन बस यो प्रेम भन्ने चिजबाट दुखी नभई पुग्थ्यो त्यो तडपाईबाट मुक्ति मिले पुग्थ्यो अरू केही चाहिन्न मलाई अतीतसँग छुटिएपछि एक एक मिनट घिस्री घिस्री बित्न थाल्यो बुवा आफ्नो गाडी लिएर मलाई पुर्याउन पनि एयरपोर्टसम्म हिँड्नुभयो मलाई सब दृश्य दृष्टिगोचर हुँदाहुँदै पनि अगोचर लागिरहे आँखा भन्नु पनि के हो र मस्तिष्कद्वारा सञ्चालित मानव यन्त्रणा हो जब मस्तिष्क नै आफ्नो धर्म बिर्सिन्छ आँखाले के गरोस् त प्लेन बोर्ड गर्ने बेला भयो जति जति म प्लेनतर्फ बढ्दै थिएँ उति उति मेरो पाइला गह्रो हुन थाले कसैले पछिल्लोतिरबाट डोरी लगाएर ताने जस्तै भइरह्यो मलाई लाग्यो बरु कसैले तानिदिए हुन्थ्यो लाग्थ्यो प्लेन क्यान्सिल होस् वा तत्काल केही अनिष्ट होस् जसले गर्दा त्यस दिन त्यही रोकिन परोस् तर त्यो केही भएन कुनै चिजले आफ्नो धर्म विपरीत केही गरेन सब आफ्नै गतिले बढ्यो सामान्य पाराले अगाडि बढ्यो म रोके पनि के अतीत रोकिन्थ्यो र उडायो प्लेन तर मनले प्लेनको रफ्तारसँग उड्न सकेन पुछाड नै मानेन रित्तो मन न पखेटा थियो न कुनै किसिमको इन्धन अह पटक्कै मानेन कुनै बेला यसरी नै उनले सपना देखेको थिए आज सपना पुरा हुँदो थियो खुसी त परै जाओस् मन उल्टै सम्हाली नसक्नु भएको थियो मेरो सपनामा कसको नजर लाग्यो किन तुषारोपात भयो मेरा रहर यी प्रश्नले मलाई मेरा सपना र रहरलाई चाहिँ सँगसँगै निमोट्न थाल्यो अतीतसँग छुट्टिएदेखि प्रत्येक क्षण प्रत्येक पल आफैलाई मिस गरिरहेको थिएँ अतीतलाई जस्तै अब खोजु पनि कसलाई अतीतलाई या म आफैलाई नियतिको विडम्बना पनि कस्तो जुन ठाउँमा म जाँदै थिएँ त्यहाँ न अतीत भेटिनेवाला थियो न म ओस्लो पुग्दा पनि ऊ एयरपोर्टभरि छाइरह्यो तेवानभरि देखिरह्यो सपनामा पनि बारम्बार आइरहन्थ्यो लाग्थ्यो उसको अन्त कतै जाने ठाउँ थिएन त्यसैले त ऊ हर रात मेरो सपनामा आउँथ्यो कुनै प्रेत आत्मा आफ्नो आत्माको तृप्तिका लागि केही कुराको याचना गरिरहे चाहिँ ऊ म सँगसँगै रहन्थ्यो मलाई कहीँ छाडेन उसले छाया जस्तै पछ्याइरह्यो अस्पष्ट धमिलो भएर म उनको आवाज दिलाउँदै साँच्चै उसका यादहरूले मलाई हरेक बखत भनिरहेको हुन्थ्यो साया साया तिमी छौ र त म छु fineza श्रोताहरू तपाईँहरू सुन्दै हुनुहुन्छ सुफिन भट्टराईको चर्चित नेपाली उपन्यास साया सायामा आज हामीले सायाका केही मनका कुराहरू राख्यौँ यस्तै सायाको बारेमा जान्नको लागि सायालाई चिन्नको लागि हामीलाई सुन्न नभुल्नुहोला